सालो, माया सा side. Nina. तिमीलाई भेटेर तिजैको बेला रमाइलो बेला तिजैका गीत गाम्लाबारीलाई मायाले सँगै नाच्न आऊ भने म पनि उतै जम्लाबारीलाई मायाले सँगै नाच्न आऊ भने म पनि उतै जम्लाबारी आइ म पनि उतै जम्लाबारी